6 MHz. तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजीको समाचार पश्चात एघार बजीसम्म गुन्जाने कार्यक्रम मुक्तक मालाको समय आज पनि सुरु भइसक्यो मदन भण्डारी सधैँ चाहिँ तपाईँहरू समक्ष उपस्थित भइसकेको छु तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता एकानब्बे दशमलव छ मेगा आर्समा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ अनि त्यस्तै गरेर W W W dot radiovision dot com dot NP log on गरेर संसारभरकै साथ हामीलाई सुनिरहनु भएको हुनुपर्छ हामीलाई त्यस्तै लाग्छ त्यो मुक्तक मालामा हामी तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्त घरपहरू राख्ने गर्छौँ मुक्तकारहरूसँगको भलाकुसारी मौका चुराएर राख्ने गर्छौँ मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौँ आजको यो अङ्कमा मैले लिएर आएको भेट रहेको छ तपाईँलाई तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्त खरबहरू कार्यक्रमको प्रारम्भमा नेपाल मुक्त प्रतिष्ठान प्रदेश नम्बर एक शाखाले केही समय अघि प्रकाशनमा ल्याएको मुक्तक मन्जुसा भित्रबाट केही मुक्त खरबहरू राख्नेछु तत्पश्चात तपाईँहरूकै मुक्त खरबहरू लिएर आउनेछु तपाईँको पनि मुक्तक छ मसँग कार्यक्रम सुन्दै रहनुहोला रेडियो भिजन सँगै रहनुहोला सुस्त चल्छ मुटु सुस्त चल्छ धड्कन पनि सुस्त चल्छ मुटु सुस्त चल्छ धड्कन पनि पोल्न छोड्छ छाती दुख्न छोड्छ मन पनि एकै थोपा खस्ता मात्रै मन हलुङ्गो हुने रहेछ कति गरौँ हुँदा रहेछन् सुखा वचन पनि आहा यो मुक्तक मुक्तकार बबिता भुजेलजीको ऐसेलु खर्क गाउँपालिका खोटाङ उहाँको घर हो हाल उहाँ विराटनगरमा हुनुहुन्छ मुक्तकार बबिता भुजेलजीका यिनै कसिला मुक्तक सँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तकको सिलसिला सुरु गरेँ कार्यक्रमको प्रारम्भमा मुक्तक मन्जुसा मुक्तक सङ्ग्रहभित्रबाट केही मुक्तक राख्दैछु जुन नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाले केही समय अघि पाठक समक्ष ल्याएको हो अर्को मुक्तक यसै सङ्ग्रहबाट राख्छु मसँग मुक्तक छ मुक्तककार राम सुवेदी रोशनजीको कुष्मा नगरपालिका एक पर्वत उहाँको घर हो हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ तिम्रो मेरो यो छलफल अन्तिम हुन सक्छ तिम्रो मेरो यो छलफल अन्तिम हुन सक्छ चले पनि समय अविरल अन्तिम हुन सक्छ यसरी छाती छेडिने गरी वचन नलगाऊ प्रिय जिन्दगीको हरेक पल अन्तिम हुन सक्छ ओहो यो मुक्तक राम सुवेदी रुसमजीको अर्को मुक्तक छ श्रोता मसँग यो समयमा परशुराम कार्कीजीको बोसपुर उहाँको घर हो बादल झरी आँधी हुरी हो जिन्दगी भनेको बादल झरी आँधी हुरी हो जिन्दगी भनेको रहर हो बाध्यता हो मजबुरी हो जिन्दगी भनेको मान्छेले जतिसुकै उचाइको सपना देखे पनि आँगनबाट घाटसम्मको दूरी हो जिन्दगी भनेको निकै कच्छपको मुक्तक लेख्नुहुन्छ परशुराम कार्कीजी भोजपुरका मुक्तककार उहाँकै मुक्तक तपाईँहरू समक्ष राखेँ अर्को मुक्तक छ मसँग दुर्वराजपन्थी मिराजीको रेसुङ्गा नगरपालिका चार गुल्मी उहाँको घर हो जीवन फुलाउने कुरा गाह्रो विषय लाग्यो जीवन फुलाउने कुरा गाह्रो विषय लाग्यो यो छातीमा टेक्न ती खुट्टालाई भए लाग्यो तिमी फुलको मार्ग खोजेर बाटो लागि छौ भुइँको धुलो ढाक्न दुबोलाई समय लाग्यो निकै मन छुने मुक्तक लेख्नुहुन्छ मुक्तकार ध्रुवराज पन्थी मिराजी अर्को मुक्तक छ मसँग मुक्तकार हुनुहुन्छ अनामिका सचलजी पाँच खाल काभ्रे पलान्चो खुवाको घर हो हजुर हुनु प्यार हुनु उन्माद हुनु अलिअलि केही तिता केही मिठा याद हुनु अलिअलि सबै सुखी सबै खुसी हुनै पर्छ भन्ने के छ पीडा हुनु जिन्दगानी बर्बाद हुनु अलिअलि यो मुक्तक मुक्तकार अनामिका सजलजीको मैले कार्यक्रमको प्रारम्भमा नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाले केही समय अघि पाठक समक्ष ल्याएको मुक्तक मन्जुसाभित्रबाट मिठा मिठा मुक्त घरहरू तपाईँहरू समक्ष राखेँ अब भने श्रोता हामी एउटा गीत सुन्छौँ यो समयमा मसँग गीत रहेको छ पशुपति शर्माजीले गाउनुभएको लेख्नुभएको सङ्गीत भएको निकै नै मान्छु नै गीत छ यो गीत तपाईँहरू समक्ष राख्न चाहन्छु गीत पश्चात आउनेछु तपाईँहरूकै मुक्त खरफरको साथमा जुन तपाईँहरूले हामीलाई मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी अनि त्यस्तै गरेर Muktakmala at the rate Gmail dot कममा पठाउनु भएको छ अहिलेलाई भने पशुपति शर्माजीलाई सुनौ तत्पश्चात तपाईँको मुक्तक सुनाउने मेरो पालो मलाई पनि छ उनलाई पनि छ आफ्नो आफ्नो छा Ayer छ दुखै निकै नै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ रेडियो बिच एकानब्बे दशमलव छ मेगार सुन्दै हुनुहुन्छ मुक्तक माला तपाईँको रेडियो सेटमा गुन्जिरहेको छ हौ भने श्रोता तपाईँहरूले नि पठाउनुभएका मिठा मिठा मुक्त खराबहरू कार्यक्रममा म जोड्नेछु पहिलो मुक्तक रहेको छ मसँग मुक्तकार हुनुहुन्छ हिउँ खतिवडाजी कमल बजार साथ पछामुआको घर हो उर्लिन्छ आँखामा भेरी चित्त बुझाउनु पर्छ उर्लिन्छ आँखामा फेरि चित्त बुझाउनु पर्छ मनको धोको फेरि फेरि चित्त बुझाउनु पर्छ दिनभरिको काममा म थकित भए पनि प्रिय रातमा तिम्रो फोटो हेरी चित्त बुझाउनु पर्छ यो मुक्तक मुक्तककार हिउँ खतिवडा जीको कमल बजार सात समूहको घर हो मुक्तक मालालाई यसरी नै मिठो माया उहाँले बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग लोकेश बोहराजीको उहाँकै मुक्तक तपाईँहरू समक्ष राख्दैछु समुद्रकै पानी एक दिन कुवा पनि सकिनुपर्छ समुद्रकै पानी एक दिन कुवा पनि सकिनुपर्छ चट्टान लिने कुनै दिन बालुवा पनि सकिनुपर्छ दुनियाँमा हर चिज मेटिएर जान्छ यहाँ जस्तै कि रुखले दाउरा दाउराले धुवा पनि सकिनुपर्छ यसरी आउनुभयो लोकेश बोहराजी मुक्तकमालाको बसाइमा आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ अर्को मुक्तक छ मसँग प्रकाश महरा मुक्तक प्रेमीजीको सुर्नयाचार बैतडी उहाँको घर हो ममा पनि थियो आस कुनै बेला ममा पनि थियो आस कुनै बेला कसैका लागि थिएँ खास कुनै बेला पागल जस्तै भएर हिँड्ने गर्थे प्रिया चल्दैनथ्यो मुटु र सास कुनै बेला प्रकाश महरा मुक्तक प्रेमीजी हुनुहुन्थ्यो उहाँ अर्को मुक्तक छ मसँग भीम परियारजीको अचम ढकारी गाउँपालिका छ उहाँको घर हो जित कहिले भएन सधैँ हार भयो जिन्दगी जित कहिले भएन सधैँ हार भयो जिन्दगी पछुताउनु पर्ने आफ्नै भार भयो जिन्दगी सपना त मैले पनि ठुला नै देखेको थिएँ नि पुरा कहिले भएन दिक्तार भयो जिन्दगी मुक्तकार हुनुहुन्छ भीम परियारजी अक्षमबाट अर्को मुक्तक छ मसँग धनराज भूमिजीको मुगुरारा उहाँको घर हो हाल भारतमा हुनुहुन्छ हामी सँगसँगै एउटा गीत पनि सुन्नेछौँ धनराज भूमिजीको मुक्तक म राख्दा यो समयमा मसँग गीत रहेको छ स्वरूप राज आचार्यजीले भएको विविध थापा लेख्नु भएको राजकुमार बगरजीले सङ्गीत भएको पहिला मुक्तक सुनौ धनराज बुमिजीको सँगसँगै गीतमा जोड्ने नै छु कसैको याद यो मुटुमा खिल बनेको छ कसैको याद यो मुटुमा खिल बनेको छ परेलामा आँसु सधैँ टिलफिल बनेको छ विगतका पलहरूमा तडपी तडपी यहाँ जिन्दगी जिउन निकै मुस्किल बनेको छ जिन्दगीको लामो बाटो एउटा सिङ्गो कथा बन्छ जिन्दगीको लामो बाटो एउटा सिङ्गो कथा बन्छ सुनाउ त म कसलाई सुनाउ सुनाउ त म कसलाई सुनाउ नसुनाउ त बेथा बन्छ नसुनाउ त बेथा बन्छ जिन्दगीको लामो बाटो छैनन् दो बाटोमा कोही छैनन् चौतारीमा कोही छैनन् दो बाटोमा कोही छैनन् चौतारीमा थाहै नपाइ बित्यो जीवन यताउता भौतारीमा दुःख चिन्ता पिरहरूको भारी बोकी हिर्छु आज रुन्छु सधैँ एकान्तमा रुन्छु सधैँ एकान्तमा हाँसु साथी सङ्गी माझ हाँस्छु साथी सङ्गी माझ जिन्दगीको लामो बाटो रेडियो भिजन एकानब्बे दशमलव छ मेघार सुनिरहनु भएको छ श्रोता मुक्तक माला तपाईँको रेडियो सेटमा गुन्जिरहेको छ आजको यो वसाईमा म अहिले भने तपाईँहरूले नै पठाउनु पठाउनुभएका मिठा मिठा मुक्त खरफहरू आलो पालो लिइरहेको छु बिन्ती गर्छु तिम्रो शरणमा पर्छु भनिरहेको छ बिन्ती गर्छु तिम्रो शरणमा पर्छु भनिरहेको छ तिम्रो साथ नपाए ओइली झर्छु भनिरहेको छ बुढेसकालको सहारा भनी हुर्काएको छोरो प्रेमिकाले छोडे आत्महत्या गर्छु भनिरहेको छ ओहो यो मुक्तक लोकेन्द्र जागरी लोकुजीको बुङ्गल नगरपालिका बझाङ उहाँको घर हो मुक्तकार लोकेन्द्र जागरी लोकुजीको मुक्तक सँगसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ विजय राजीको खोटाङ डिक्टेल उहाँको घर हो किन छाडेर गयौ प्रेमको चित्र कहाँ थियौ किन छाडेर गयो प्रेमको चित्र कहाँ थियो फेरि चलमलाउँछौ मनभित्र कहाँ थियो हाँस्न सिक्दै कता चोट पुर्याउन आइहाल्यौ म रोएर चिच्याउँदा मेरो मित्र कहाँ थियो यो मुक्तक मुक्तकार विजय राजीको हजुर खोटाङ दिक्तेलबाट उहाँले हामीलाई मिठो माया बाँड्नुभयो अर्को मुक्तक छ मसँग जगत रावलजीको पुलले तोला साथ अचम हाल मुम्बई भारतबाट उहाँले मुक्तक पठाउनु भएको छ भन्ने गर्छु मैले सुख दुःख आफ्नै घरका कुरा भन्ने गर्छु मैले सुख दुःख आफ्नै घरका कुरा तिमीले किन सुन्ने गर्छौ अचिल पर परका कुरा साग सिस्नु खाउला हामीलाई पहाडै ठिक छ पैसामै सुत्नु बस्नु पर्छ नगरती सहरका कुरा जगत रावलजी हुनुहुन्थ्यो मुक्तकार हाल मुम्बई भारतबाट हामीलाई सम्झनु भयो उहाँको नेपालको ठेगाना अछाम हो अर्को मुक्तक छ मसँग विकास ठकुल्ला विवस्तीको बाजा गाउँपालिका चार अचम उहाँको घर हो हाल उहाँ पनि प्रवासमा हुनुहुन्छ रुँदै रुँदै दिनहरू कटाउनु पर्छ आमा परदेशमा रुँदै रुँदै दिनहरू कटाउनु पर्छ आमा परदेशमा साउले हरपटक कराउने गर्छ आमा परदेशमा रगत पसिनाहरू बेचेर घरदेश फर्किने मन छ बेला बेलामा आँसुहरू सर्छ आमा परदेशमा यसरी परदेशबाट मुक्तकमा सन्देश आमालाई पठाउँदै हुनुहुन्थ्यो मुक्तकार विकास टकुला विवासी मुक्तकले त्यसै भन्थ्यो अर्को मुक्तक म लिन्छु मसँग मुक्तक सहभागी कान्छ गाउँलेजीको कमल झापा उहाँको घर हो हाल भूगोलको अर्को ध्रुवबाट भनेर उहाँले सम्झिनु भएको छ सँगसँगै हामी यो समयमा एउटा गीत पनि सुन्नेछौँ मसँग गीत रहेको छ गुलाम अलीजीले भएको श्याम टमोरजीले भएको अनि त्यस्तै गरेर न्यु बज्राचार्यजीले सङ्गीत भर्नुभएको पहिला मुक्तक सुनौ हामी अभागी कान्छा गाउँलेजीको सँगसँगै गीत म राख्ने नै छु समयले हामी एक बनाउँछ कहिले फेरि समयले हामी एक बनाउँछ कहिले फेरि मायादेखि ए भगवान् नछुटाउनु तैँले फेरि मेरो मायाको अञ्जुली समयमै भरिदिनु नत्र तिमीले भनौला नसुनौला मैले फेरि मन भित्र के छ ठुली किन मन भित्र के छ ठुली किन बोल्दिनौ किन बोल्दिनौ ठुली किन कविताकै छ ठुली किन बोल्दिनौ तपाईँहरूले तपाईँको रेडियो तपाईँका बस रेडियो भिजन एकानब्बे दशमलव छ मेगामा कार्यक्रम मुक्तक माला सुनिराख्नु भएको छ मरण भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् ल बिहानीले हिमालको सिउँदो रङ्गाइसक्यो जोडी पारेवाले खुल्ला आकाश पाइसक्यो पाइ सक्यो नयाँ फुल तिम्रो मनमा नफुलेर हो कि नयाँ फुल तिम्रो मनमा नफुलेर हो कि तिमी भने अझै मुन किन बोल्दिनौ मनभित्र टोली किन गाउँले अभागी कान्छा गाउँलेजीको मुक्तक यो गीत तपाईँले सुन्नुभयो रेडियोभिजन सुन्दै हुनुहुन्छ मुक्तक माला तपाईँको रेडियो सेटमा गुन्जिरहेको छ अनि म तपाईँहरूकै मुक्त खराबहरू आलो पालो राखिरहेको छु आकाशले सधैँ वर्षिनुपर्छ धरतीले सहनुपर्छ आकाशले सधैँ वर्षिनुपर्छ धरतीले सहनुपर्छ फुलले जति भागे पनि भमरासँगै रहनुपर्छ जिन्दगी भनेको त बगिरहने नदी जस्तै हो नि जहाँ हजारौँ हजार ठक्कर खाएर बहनुपर्छ यो मुक्तक मुक्तकार आरके भण्डारीजीको बजाङ उहाँको घर हो मुक्तकार आरके भण्डारीजी पनि हामीलाई नियमित रूपमा यसरी नै मिठो माया उहाँले बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग लक्ष्मीमा उपाध्यायजीको असम भारत उहाँको घर हो नचाहेर पनि असत्य नै बोल्नु पर्दो रहेछ नचाहेर पनि असत्य नै बोल्नु पर्दो रहेछ भ्रष्टाचारी कोडीकै पाउ मोल्नु पर्दो रहेछ विचित्रको सङ्गी दुनियाँमा बाँचेर चल्न मुटुमा गाँठो पारेर सत्य खोल्नु पर्दो रहेछ यो मुक्तक लक्ष्मीमा उपाध्यायजीको असम भारतबाट सम्झनुभयो सम्भवतः पहिलो पटक हामीलाई मुक्तक लेखेर पठाउनु भयो अर्को मुक्तक छ मसँग अभिराज खाती अन्जानजीको था नगरपालिका चार मकवानपुर उहाँको घर हो हाल काठमाडौँमा हुनुहुन्छ तिम्रो मिठो भाषणको त्यो भ्रममा परियो तिम्रो मिठो भाषणको त्यो भ्रममा परियो माथि चढ्छु सोचेको थिएछन् तल छरियो अब मबाट भोटको आश गर्दै नगर तिमी पहिल्यै तिमीलाई भोट हालेर गल्ती गरियो मुक्तकार अविराज मुक्तक मुक्तकमालालाई मिठो माया बाँड्दै गर्नुहुन्छ आउँदै गर्नुहुन्छ उहाँले यसो भन्दै गर्नुहुँदा अनमोल डिसिजी बजाङ छब्बिस पाथी बुढा खोरीबाट यसो भन्नुहुन्छ छिट्टै गाउँतिर भाग चुनाव आउँदैछ छिट्टै गाउँतिर भाग चुनाव आउँदैछ अलिअलि पैसा माग चुनाव आउँदैछ मासु भात खान त पाइन्छ दुई चार दिन नेताको पछि पछि लाग चुनावमा हुँदैछ यसरी व्यङ्ग्य अनमोल डिसिजीले प्रहार गर्नुभयो अर्को मुक्तक छ नरेश पिष्ट निशानजीको बझङका हुनुहुन्छ उहाँ पनि आज धेरै बजङबाट मुक्तकारहरूले हामीलाई मुक्तक भयो अबको क्रममा म मुक्तक लिँदैछु नरेश पिष्ट निशानजीको मङ्सिर चार कि वार कि पार हुनुपर्छ मङ्सिर चार कि वार कि पार हुनुपर्छ जनचेतनामूलक प्रचार प्रसार हुनुपर्छ नेताले नै गर्ने भाषणको पछाडि नलागौँ दिगो विकास चाहिँ बारम्बार हुनुपर्छ मुक्तकार नरेश विष्ट निशानजीको मुक्तक अर्को मुक्तक छ मसँग चन्द्रमन निलोमजीको खोटाङ हौचुर उहाँको घर हो हालको उहाँको बसाइ इटरी बिच सुनसरी कर्मथलो युए दुबई भनेर हामीलाई सम्झनु भएको छ मुक्तकार चन्द्रमन निल ओमजीको मुक्तक अबको क्रममा तपाईँहरू समक्ष जनतालाई सान्त्वना होइन परिणाम चाहिएको छ जनतालाई सान्त्वना होइन परिणाम चाहिएको छ मुख चलाएको होइन हकिकतमा काम चाहिएको छ तिम्रो अर्थी उपदेश सहानुभूति राख आफ्नै खल्तीमा दिनरात कुटो कोदालो गर्नेलाई माम चाहिएको छ चन्द्रमन निलोमजी खोटाङका मुक्तकार निकै मिठो माया हामीलाई बाँड्दै गर्नुहुन्छ एउटा बसाई मुक्तक मालाको उहाँ र म बिचको भलाकुसारी पनि थियो तपाईँले पक्कै सुन्नुभयो होला आऊ भने अर्को मुक्तक म लिन्छु बिन्दु चन्दजीको मुक्तक मसँग छ चौर चारी चौध रुकुम पश्चिम उहाँको घर हो न्याय मरेको यो देशमा बोल्न कहिले पाउँछु सरकार न्याय मरेको यो देशमा बोल्न कहिले पाउँछु सरकार मनभित्र गुम्सिएका पीडाहरू खोल्न कहिले पाउँछु सरकार त्यही प्रतीक्षामा बसेकी छु बिन्ती एकचोटि मौका देऊ न ठुला बडाको चाबीले बन्द ढोका खोल्न कहिले पाउँछु सरकार पहिलो पटक हुनुपर्छ बिन्दु चन्ची आउनुभएको मुक्तक मालाको बसाईमा अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ मसँग यो समयमा गीत रहेको छ निकै नै मिठो गीत छ मणि लेख्नु भएको बिबी अनुरागीले सङ्गीत भर्नुभएको रामकृष्ण ढकालजीले गाउनुभएको पनि छ तिमीमा पनि जलन छ यहाँ अरूको उचाइमा ईर्ष्या गर्ने चलन छ ममा पनि जलन छ तिमीमा पनि जलन छ यहाँ अरूको उचाइमा ईर्ष्या गर्ने चलन छ किन यस्तो हुन्छ तिमीमा किन यस्तो हुन्छ ममा यो दुई दिनको जिन्दगानीमा किन मन्द मिलो छ हामीमा यो दुई दिनको जिन्दगानीमा किन मन मिलो छ हामीमा रोपे भने तिमी काँडा फुलोस् न भन मेरो शिखरको यात्रामा तिमी हिउँ पहिरो न बन मैले फुल रोपे भने तिमी काँडा फुलोस् न भन मेरो शिखरको यात्रामा तिमी हिउँ पहिरो न बन म पनि माया गरू तिम्रो निम्ति केही गर्न सकू तिमीलाई माथि लैजानु परे मैदानमै पनि झर्न सकू जो जो जति उडे पनि उड्न पुग्ने गगन छ तर किन हरेकलाई आफू मात्र उड्ने मन छ किन यस्तो हुन्छ तिमीमा किन यस्तो हुन्छ ममा यो दुई दिनको जिन्दगानीमा किन मन मिलो छ हामीमा यो दुई दिनको जिन्दगानीमा किन मन मिलो छ हामीमा छौ सधै मनमा भने खोट हुन्छ व्यवहारमा घात हुन्छ भरोसामा चोट हुन्छ मुखले ठिक्क पर्छौ सधैँ मनमा भने खोट हुन्छ व्यवहारमा घात हुन्छ भरोसामा चोट हुन्छ आफ्नै मनलाई मात्र सुने मतलबी हुन नपरोस् अरूको विश्वास खुल्चिएर आकाश छुन नपरोस् किन गर्नु मैलो मन यति छोटो जीवन छ सफा सोच राखे पो सबैको मन रहन्छ तिमीमा किन यस्तो हुन्छ ममा यो दुई दिनको जिन्दगानीमा किन मन धमिलो छ हामीमा यो दुई दिनको जिन्दगानीमा किन मन धमिलो छ हामीमा ममा पनि जलन छ तिमीमा पनि जलन छ यहाँ अरूको उचाइमा मिठा मिठा मुक्त खराबहरू मिठो मिठो गीत तपाईँहरू समक्ष राख्दा राख्दै आजलाई भने श्रोता मुक्तक मालाको निर्धारित समय सकिने लाग्यो यो समयसम्म कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मन भयो प्रतिक्रिया बाँड्न मन भयो भने तपाईँले मुक्त खराबहरू प्रतिक्रियाहरू हामीलाई पठाउन सक्नुहुन्छ Muktak Mala at the rate Gmail dot कममा मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त खराबहरू प्रतिक्रियाहरू तपाईँले छोड्न सक्नुहुन्छ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झाउँदै म मदन भण्डारी जाँदा जाँदै सन्तोष सुनारजीले लेख्नु भएको सङ्गीत भर्नुभएको मिठो गीत छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् नमस्कार शुभरात्री